कम्प्लिट प्याकेज लिएर आज पनि उपस्थित भइसकेका छौं यहाँको रेडियो सेटमा फिल्म रिपोर्टर विजय आवाजका साथमा म यहाँकै विविध कार्यक्रम प्रस्तुता यहाँकै रेगुलर होस्ट हेम सुवेदी र कार्यक्रम बायोस्कोप निकै नै वास्तवमा धेरै धेरै नेपाली चलचित्रको बारेमा जानकारी समेटिएको हुन्छ समय लगभग यो एक घण्टाको समय पनि हाम्रो लागि कम छ तर पनि जे होस् एउटा कम्प्लिट प्याकेजको रूपमा त हामी आज पनि प्रस्तुत हुन्छौँ नै यहाँले पनि हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ जानकारी पनि दिन सक्नुहुन्छ हरेक बुधबार यहाँको यो रेडियो सेटमा बिहान दस बजेको कान्तिपुर डायरी पछाडि बाँकी समय एघार बजेसम्मको लागि यो कार्यक्रम बायोस्कोप यहाँ समक्ष आउने गर्दछ रेडियो कान्तिपुरको तरंगमा वान वान पोइन्ट एट मेगाहजमा पोखरा नेपालगंज र धनगढ़ी वरपरका क्षेत्रमा नाइन्टी सिक्स पोइन्ट वान मेगाहजमा नेपालका विभिन्न भूभागमा पूर्वाञ्चलका कुना कन्दरामा र W W W dot radio Kantipur dot com log on गरेर यहाँले विश्वभरि नै हाम्रो प्रसारणलाई इन्टरटेन गर्नुभएको छ र आज त बाइस तारिक पनि भइसकेको छ डिसेम्बर ट्वेन्टी सेकेन्ड र अफकोर्स मेरी क्रिसमस हाम्रा समग्र चलचित्र कर्मीहरूलाई चलचित्र अनुरागीहरूलाई क्रिसमस दिवस सद्भाव सहयोग र सहायताबाट मानवताको सेवा गर्न सिकाउने महान चाड हो र असत्य अत्याचार दमन र शोषण विरूद्ध लड्ने शक्ति जगाउने प्रेरणादायी पर्वको रूपमा पनि लिइन्छ जहाँ हामी जिजसका बारेमा कुरा गर्छौं त्यस्तै जहिले पनि मुखबाट जिजस शब्द निकाल्ने व्यक्तित्व स्टार अन द रेड कार्पेटको रूपमा रहनु भएको छ भन्दाखेरि पनि बडा खुसी लागेको छ किनकि भनौँ प्रत्येक वर्ष यो इस्वी सम्बन्धको डिसेम्बर महिनाको पच्चिस तारिक मङ्सिर र पुष महिनाको यो बीचमा तर अहिले अब यो पुष महिना पछाडि परेको छ पुस माघको बीचमा विश्वभरि नै क्रिसमस दिवस ठूलो राम रमिताका साथमा मनाइन्छ वास्तवमा र क्रिसमसको एउटा रमाइलो पनि सान्टा क्लज जुन हुने गर्दछ त्यो सान्टा क्लजको पनि जुन बालबालिकालाई माया गर्नुपर्दछ शिशु र सङ्गीतलाई भन्ने पनि एउटा ठूलो भनौँ राम्रो एउटा प्रेरणादायी पर्वको रूपमा लिन्छ जुन ईसाको जीवनमा सबभन्दा आज अनेकन अनुसन्धानहरू पनि भइरहेका छन् प्रेम करुणा र शान्ति अनि सदाचारको पाठ विस्तारै बुझिँदै गइएको छ र आजभन्दा दुई हजार पाँच वर्ष पहिले आजभन्दा दुई हजार पाँच वर्ष पहिले महात्मा ईसाको जुन जन्म दिवसको रूपमा आरम्भ भएको क्रिसमस डे इसाईहरूले मात्र मनाए तापनि गैर इसाईहरूले पनि यसलाई रमाइलो पर्वका रूपमा लिँदै पनि आएका छन् two thousand and two thousand ten भनौँ न दुई हजार दस uh, भनेपछि two thousand AD after death हो यो uh, जुन आफ्टर डेथबाट सुरुवात भएको र mm, त्यसपछि uh, दुई हजार दस लगभगको यो गणनालाई पनि एउटा महत्वपूर्ण गणनाको रूपमा पनि लिइन्छ त्यसैले असल र निराशापूर्ण जीवन एउटा निभेको दियो हो भने सेवा र सद्भावबाट यसलाई बाल्नुपर्छ भनेर पनि मानिएको छ र यसको धेरै धेरै शुभकामना छ सम्पूर्ण हाम्रा चलचित्र अनुरागीहरूमा र अब एकैछिन कुराकानी गरौँ जस्तो यो हेडलाइन्सका बारेमा कुराकानी गरौँ आजको आकर्षण के रहेका छन् त बायोस्कोप कार्यक्रमका र जुन यहाँले रेडियो सेट छोडेर कतै पनि अन्त नजानुहोला भन्दै अहिलेको लागि म यहाँहरू समक्ष प्रस्तुत गर्छु आजका आकर्षणहरू अथवा हेडलाइन्स हेलो रेखा थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो जगतमा एक पृथक धारको कार्यक्रम भाइसको म त हरेक साता सुन्छु तपाईँ कार्यक्रम बाइस्कोपमा तपाईँ आज सुन्न सक्नुहुनेछ कसलाई दियो यो जोबन हिन्दी चलचित्रबाट कपी गरियो सुरेश भन्छन् कथा नपाएर हिन्दी फिल्मबाट तानतुन गरेर फिल्म हरियो निर्माता संघमा फेरि एकताको लागि अब नगर्नुहोस् है अबेला नम्बर वान नायक नायिकाको कुरा सधैँ आउँछ चर्चामा किन बन्छन् कलाकार नम्बर वान सधैँ आफ्नो खर्चमा नायकमा भुवन केसी नेपालको नम्बर वान नायक हो भाइरेसीले चलचित्र बजारलाई नराम्रोसँग ततायो क्षतिपूर्ति नदिने डिसिजनको कुराले निर्मातालाई हत्यायो त्यो संस्थालाई मैले क्षतिपूर्ति माग्दाखेरि हामी जवाफदेही हुने छैनौँ भन्ने उहाँहरूको कुरा छ अलराइट यो uh, सँगसँगै अवश्य पनि यहाँले थाहा पाइसक्नुभयो कि यहाँको रेडियो नब कतै नचलाउनुहोला अथवा रेडियो छोडेर अन्त कतै नजानुहोला र अब हाम्रो नियमित सुरुवात हुन्छ हाम्रा सेगमेन्टहरू र सेगमेन्टको बारेमा कुराकानी गर्ने क्रममा अब स्टार अन द रेड कार्पेटको बारेमा कुरा गरौँ श्रोता star on the red carpet हामीले नेपाली चलचित्रका विभिन्न स्टारहरूलाई दिएको रेड कार्पेटको सम्मान पनि हो जसमा हामीले विभिन्न नायक नायिका जसले लामो समय यो क्षेत्रमा व्यतीत गरिसक्नु भएको छ उहाँहरूको कन्ट्रिब्युसन कन्ट्रिब्युसन डेडिकेसन सम्पूर्ण कुरालाई विचार गरेर हामीले त्यो सम्मान पनि प्रदान गर्दै आएका छौँ तर यसलाई हामीले निरन्तरताकै क्रममा यसलाई अर्को कुरा पनि एडमिट गऱ्यौँ थप्यौँ र त्यो रहेको थियो हाम्रो निर्देशकहरूतर्फ जसले सम्पूर्ण चलचित्रको बागडोर नै उहाँहरूको हातमा हुन्छ उहाँहरूलाई पनि हामीले राख्ने क्रममा केही निर्देशकलाई पनि राख्यौं जस्तो तुलसी घिमरे मदन घिमरे आदि इत्यादिलाई राखिसकेपछि अब हामी चरित्र अभिनेतातर्फ पनि आएका छौँ नेपाली चलचित्रमा अथवा समग्र चलचित्रमै हेर्दाखेरि गर्दाखेरि पनि थुप्रै त्यस्ता भेटरन कलाकारहरू हुनुहुन्छ जसको आफ्नो आफ्नो रोल आफ्नो आफ्नो भूमिका चलचित्रमा हुन्छ जसले त्यो भूमिकालाई निकै लामो समयसम्म निर्वाह गर्दै आउनुभएको छ चलचित्रमा भिलन अथवा खलनायकको पात्र पनि निकै महत्वपूर्ण र सशक्त हुने गर्दछ जसले नकारात्मक कुराहरू गर्नु हुँदैन भन्ने सन्देश समाजमा त्यस्तो नकारात्मक भनौँ न कुराहरू गर्नु हुँदैन भन्ने एक प्रकारको मेसेज दिएको हुन्छ त्यस अनुरूप नै निकै नै चर्चामा रहेको नाम रहेको छ सुनिल थापा अब हामीले यसपटक उहाँलाई स्टार अन द रेड का रूपमा राखेका छौं र सुनिल थापा जसको एकदमै बोल्ड साउन्ड रहेको छ र अवश्य पनि त्यसबाट पनि थुप्रै त्यस्ता भनौँ न चलचित्र अनुरागीहरूले उहाँको यो भेलन अथवा जुन नेगेटिभ रोल हुन्छ विशेष गरेर त्यसलाई ज्यादै मन पराइदिनु भएको छ र त्यसमा एकदम नम्बर वान एउटा भनौँ न अब्बल रूपमा पनि उहाँ हुनुहुन्छ अथवा भनौँ निकै लामो डेडिकेसन पनि उहाँले गर्नुभएको छ यो भेलनको रूपमा रहेर त्यसैले पनि स्टार अन द रेड कार्पेटको रूपमा हामीले खलपात्र अथवा भनौँ खलनायक वा चरित्र अभिनेता सुनिल थापालाई राखेका छौँ र उहाँको बारेमा समग्र जानकारी आगामी कार्यक्रममा पनि हामी दिँदै जानेछौँ र त्यो अवश्य पनि सुन्दै रहनुहोला उहाँसँग सम्बन्धित प्रश्न पनि म एकैछिन पछाडि राख्छु तर ध्यान दिएर स्टार अन द रेड कार्पेटको रूपमा रहेका यी चरित्र अभिनेताको यो बायोग्राफीतर्फ लागौँ रेडियो कान्तिपुर प्रस्तुत गर्दछ चरित्र अभिनेता तथा खलनायक सुनिल थापा उमेर गयो पैसा गयो तन्ने रे गयो नमस्कार म सुनिल थापा म रेडियो कान्तिपुर रेडियो राष्ट्रको यो पुस महिनाभरि स्टार अन द रेड कार्पेटको रूपमा रहनेछु तीन दशक लामो आफ्नो अभिनय यात्राको क्रम यस पटक मद्वारा अभिनीत चलचित्र अचानक यही पुष महिनाको अन्तिम साताबाट नेपालबाट एकैसाथ हेर्न सक्नुहुनेछ तिमी राम्री लाग्छौ मेरो बारेमा अझै बढी जानकारी चाहनुहुन्छ भने हरेक बुधबार बिहान दस बजेको कान्तिपुर डायरी पछि प्रसारण हुने कार्यक्रम बाइसको अवश्य सुन्नुहोला मेरो प्रोफाइल चाहनुहुन्छ भने रेडियो कान्तिपुर डट कम लगन गर्नुहोला र रेडियो कान्तिपुर सुन्दै गर्नुहोला लभ यु अल चलचित्र चिनोका रातेकाईलाई हुन् या मेरी बासैका शेरसिंह बन ढाडे मामा कलाकार सुनिल थापाको परिचय सिङ्गो कलाकारिता क्षेत्रमा निकै चर्चित छ राते काइलालाई यो कुरा मन परेन भन्ने सम्वाद आज पनि नेपाली चलचित्रका दर्शकका लागि सुनिल थापालाई सम्झने पहिचान बनेको छ विक्रम सम्म दुई हजार चौध साल ज्येष्ठ पाँच गते पाल्पामा जन्मेका यी कलाकार हाल नयाँ बानेश्वरमा बस्दै आएका छन् आमा प्रमेश्वरी थापा र बुबा गणेश थापाका सुपुत्र सुनिल थापाले विज्ञान विषयमा ग्रेजुएटसम्मको औपचारिक शिक्षा हासिल गरेका छनृ सिक्स सेप्टेम्बर नाइन्टिन सेभेन्टी फोरमा हिन्दी चलचित्र साहिब बहादुर मार्फत उनले चलचित्र यात्रा शुरू गरेका हुन् भारतमै हुर्केका सुनिल चलचित्रमा प्रवेश गर्नु अघि मोडल पत्रकार भारतको एक क्लबका व्यावसायिक फुटबल खेलाड़ी थिए तीन वर्षसम्म फुटबल खेलाड़ीको जीवन बिताएका सुनिल थापाले भारतीय चर्चित नायक देवानन्दको सिफारिशमा साहिब बहादुरमा अभिनय गरेका हुन् यसपछि उनले एक दोजेकी लिए आज आवाज मानव हत्या मन्नु जी ग्रेट सफत सुगन्ध लगायत चौध पन्ध्र हिन्दी चलचित्रमा अभिनय गरे उनलाई नेपाली चलचित्रमा भने ध्रुवरत्न साक्यले संजोग चलचित्र मार्फत भित्राएका हुन् आजसम्म दुई सय एक्काइस बाइसवटा नेपाली चलचित्रमा अभिनय गरिसकेका थापालाई राको दुख बुहारी चिनो जस्ता चलचित्र खुबै मनपर्छ तुलसी घिमिरे उनको मनपर्ने निर्देशक हुन् भने करिश्मा मानन्द र अर्जुन जङसाई मनपर्ने कलाकार कालो रङ मन पराउने सुनिल रातो रङ रुचाउँदैनन् कुकुर उनको मनपर्ने जनावर जिन्स र हाफ प्यान्ट टी शर्ट लगाउन रुचाउने थापा आफूले खाना पकाएर आफै खाने आफ्नो बानी खुबै मनपर्छ भन्छन् मन नपर्ने आफ्नो बानीमा उनलाई फुटबल र क्रिकेट टिभीमा आए सुटिङ नै क्यान्सल गर्छु भन्छन् यी खेलकुद प्रेमी कलाकार आफ्नो आँखा मनपर्ने अङ्ग बताउँछन् भने नाक मन नपर्ने अङ्ग भन्छन् मदिरा सेवनका बारेमा सोधिएको प्रश्नमा उनले भने म होसमै हुन्छु उनी भगवानप्रति शत प्रतिशत विश्वास राख्छन् उनको मनपर्ने स्थान पोखरा हो भने चलचित्र प्रवेशको प्रेरणाको स्रोत भाग्य नेपाली चलचित्र उद्योगमा बाँचुन्जेलसम्म लाग्ने उनको योजना छ उनलाई मनपर्ने खाना जाउलो र गोल भेडाको अचार रहेछ पचास किलो तौल भएका यी कलाकार पाँच फिट साढे दस इन्च उचाएका छन् उनी कति बेला रुन्छन् होला त भने नेपाली हिन्दी र अंग्रेजी चलचित्र हेर्दा इमोसन दृश्य आयो भने म रुन्छु रोएको समयमा के गर्छन् होला त सुनिलले रोएको बेला उनले सर्टको कलरले आफ्नो आँसु पुस्ता रहेछन् यो क्षेत्रमा नआएको भए उनी अहिले फुटबल कोच भएर काम गरिरहेका हुने रहेछन् नेपाली चलचित्र उद्योगमा यति लामो समय बिताएका कलाकार सुनिल थापा यो क्षेत्रलाई सुन्दर स्वर्ग देख्छन् उनी पनि फेसबुकका क्रेज नै हुन् समय मिल्यो भने फेसबुकमा बसिहाल्छन् र उनी नाइन्टिन नाइन्टीमा चलचित्र चिनोमा अभिनय गरेपछि उनको नामको पछाडि उपनाम थपियो राते काइला यी राते काइलाले नाइन्टिन एटी नाइनमा विवाह गरेका हुन् उनलाई आफ्नो पहिचान भनेको simple man simple human being भन्ने लाग्छ अब उनले पाएका केही अवार्डका कुरा गरौं उनले दुई पटक मोशन पिक्चर अवार्ड प्राप्त गरेका छन् भने दर्शकको माया आजसम्म पाएको छु यो सबैभन्दा ठूलो अवार्ड हो सुनिलको गोप्य कुरा हामी केही बेरमा गरौंला उनले पहिलो चुम्बन कहिले गरे त निकै रोमान्टिक हुँदै उनले भने चार कक्षामा पढ्दा त्यो पनि कसरी भन्दा एकजना बालिकाले उनीसँग चकलेट मागी छन् सुनिलले पहिला किस गर्न दे अनि मात्र चकलेट दिन्छु भन्दै किस गरेछन् पुरै फिलिङ्स आयो त उनले भने एकदम फिलिङ्समा नै गरे पहिलो डेटिङ उनी एघार कक्षामा पढ्दा आफ्नो गर्लफ्रेन्डसँग गएछन् जुन उनको पहिलो प्रेम रहेछ मैले प्रेम त धेरै गरे तर सबै जसो पप्पी थिए राते काइलाले सम्झिए अब उनको गोप्य कुरा गरौं उनी सुन्दर युवतीलाई खुबै हेर्छन् रे अनि मनमनै मन पराउन पनि थाल्दा रहेछन् सुन्दर युवतीलाई हेरेर कति मन पराए मनमनै उनले थपे त्यति मात्र होइन उनले यस्ता युवतीलाई गीत गाउँदै जिस्काउ भएछन् उनले गाउने गीत रह्यो ओ कालीमा अघि अघि यी रोमान्टिक सराबार कलाकारसँग तपाईँ सुनिल थापा सर्च गरी फेसबुकमा साथी बन्न सक्नुहुनेछ यस्तै एसयुएनवाई अन्डरस्कोर टिएसएपिए एड गर्न सक्नुहुनेछ उनको website W W W dot Sunil Thapa dot कममा भिजिट पनि गर्न सक्नुहुनेछ यो महिनाको लागि रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा स्टार अन द रेड कार्पेटको रूपमा रहेका कलाकार सुनिल थापाका बारेमा अझ बढ़ी जानकारी चाहनुहुन्छ भने कृपया रेडियो कान्तिपुर डट कममा लगइन गर्नुहोला अन्त्यमा सुनिलले थपे हाम्रो मनभित्र नेपाली चलचित्र All right, that was very interesting biography. सुनिल थापाको एकदम रमाइलो बायोग्राफी यहाँले सुन्नुभयो फिल्म रिपोर्टर विजय आवाजले तयार पारेको र अवश्य पनि यसबाट पनि यहाँलाई धेरै कुरा बुझेको हुनुपर्छ जसरी अब भनौँ न इन्डियामा पनि त्यति राम्रो भारतमा पनि त्यति राम्रो स्थान पाउँदा पाउँदै नेपाललाई मन पराउने र कहिलेकाहीँ एकदमै एस्ट्रोनिस्ड भयो अथवा कुनै सरप्राइज हुनुभयो भनेदेखि उहाँले जिजस भन्ने वर्ड निकाल्नुहुन्छ बेला बेलामा र त्यसैले पनि merry Christmas to Sunil Thapa र अफकोर्स अब सुनिल थापासँग सम्बन्धित जुन हाम्रो प्रश्न रहेको छ त्यसको उत्तर यहाँले दिन सक्नुहुन्छ र एसएमएस गरेर हामीलाई पठाउन सक्नुहुन्छ हामी ऱ्यान्डमली सेलेक्टेड विनरलाई विभिन्न एट्र्याक्टिभ प्राइज पनि दिन्छौँ प्रश्न के रहेको छ भने श्रोता खलपात्र अथवा चरित्र अभिनेता सुनिल थापाद्वारा अभिनीत पहिलो नेपाली चलचित्र कुन हो यो भन्नुपर्ने हुन्छ यहाँले नेपाली चलचित्र कुन हो यसको लागि यहाँले एकदमै सिम्पल प्रोसेस साधारण रूपले यहाँले आफ्नो मोबाइल सेट उठाउनुहोस् जुनसुकै सब्सक्राइबर भए तापनि नो प्रब्लम यहाँले मोबाइल सेट उठाएर बीआई टाइप गर्नुहोस् हाम्रो कोड हो त्यो बायोस्कोपको एब्रिभेसन हो र बीआई टाइप गरेर स्पेस दिएर अनि सुनिल थापाद्वारा अभिनय चलचित्रको नाम टाइप गर्नुहोस् र स्पेस दिएर खाली ठाउँ दिएर नाम र ठेगानाका साथमा यहाँले हामीलाई पठाउनुहोस् टू थाउजन्डमा टू ट्रिपल जिरोमा यहाँले पनि एकजना कुनै विनरलाई हामी अवश्य पनि पुरस्कृत गर्नेछौं त्यो अब महिनाको अन्त्यमा सुनिल थापाले नै तपाईँलाई विजेता बनाउनुहुनेछ नो डाउट त्यसमा र अब एकातिर यो त छँदैछ तर अब हाम्रो नियमित सेगमेन्टतर्फ लाग्ने क्रममा अब एकैछिन कुराकानी गरौं यो करेन्ट गसेको अथवा भनौँ के कस्तो हो हल्ला रहेका छन् बजारमा त्यसको बारेमा एकैछिन चर्चा गरौं करेन्ट गसेप नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापिनिङ गतिविधिको जानकारी नेपाल चलचित्र निर्माता संघ फेरि एकपटक फुट्ने पक्का पक्की भएको छ यो संघसँगै असन्तुष्ट केही निर्माताहरूले नयाँ संघ खोल्ने जनाएका छन् काठमाडौँको एउटा गोप्य स्थानमा मंगलबार दुई दर्जन निर्माताहरू बसेर यो निर्णय गरेका हुन् नयाँ खोलिन लागेको संस्थाको नाम व्यावसायिक चलचित्र संघ राखिने बताइएको छ राजकुमार राई नेतृत्वको नेपाल चलचित्र निर्माता संघले निर्माताको हकितको लागि कुनै काम नगरेको राजनीति मात्र गरेको भन्दै नयाँ निर्माता संघ खोल्न लागि एक निर्माताले बताएका छन् नयाँ निर्माता संघमा पचास भन्दा बढ़ी निर्माता आइसकेको दावी पनि उनले गरेका छन् हिजो मात्रै बसेको गोप्य बैठकमा चारजना निर्माताको नाम अध्यक्ष पदका लागि प्रस्ताव गरिएको थियो जसमा नवल खड्का उज्जवल घिमिरे केशव भट्टराई उदय हाम्रो भनाई त के हो भने यसरी संघ भन्दा पनि यसले ऐक्यबद्ध रूपमा केही काम गर्न सकोस् र जसले गरे तापनि राम्रो काम गरून् राम्रो नेपाली चलचित्र बनाउन् जसले गर्दा यो क्षेत्र मर्यादित रहोस् भन्ने मात्रै शुभकामना छ हाम्रो नयाँ अनुभव पनि यो निर्माता संघलाई राजेश हमाललाई पृथक धारमा उभ्याएको चलचित्र भगवान सबैको शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ प्रदीप श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई हरि र वसन्त कुमार श्रेष्ठले निर्माण गरेका हुन् चलचित्रमा राजेशका अलावा रेखा थापा नन्दिता केसी विक्रान्त बस्नेत अर्जुन कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ यो चलचित्रमा चेतन सापकोटाको संगीत रहेको छ नेपाली चलचित्रले पछिल्लो केही समय यता एक हप्ता पनि व्यापार गर्न नसकिरहेको अवस्थामा यसले राम्रो व्यापार गरेको पाइएको छ यसैबीच मंगलबार नायक राजेश हमाल यो चलचित्र हेर्न काठमाडौँको जमलस्थित विश्वज्योति हल पुगेका थिए पूरा अवधि चलचित्र हेरेका हमालले दर्शकसँग प्रतिक्रिया पनि मागेका थिए र खुशी पनि भएका थिए हेरौं भगवान सबैको साक्षिक शकमा छाउन सक्छ कि सक्दैन यसको लागि त हामी यसको पूरा रिपोर्टिङ कार्यक्रम बाइसको बेलै रहनेछौ कार्यक्रम सुन्दै रहनुहोला सुरेश दर्पण पोखरेलले निर्देशन गरेको चलचित्र कसलाई दिउँ यो जोवन काठमाडौँका हलहरूमा प्रदर्शनमा आएको छ कमेडी धारमा निर्माण गरेको यो चलचित्रमा दिलीप रायमाझी मुख्य भूमिकामा देखिएका छन् यसैबीच सुरेश दर्पण पोखरेलले आफ्नो चलचित्र विभिन्न हिन्दी चलचित्रको कपी भएको पनि स्वीकार गरेका छन् यो आफैमा गजबको कुरा पनि छ आउनुहोस् नपत्याए एकैछिन यसको रूपरेखातर्फ क्याम्ब्रिजबाट कपी गरे हो कम्प्लिट होइन अब नेपालमा त्यस्तो खालि कमेडीको ट्रेन थिएन धेरै प्रायमा एकदम भ्रष्टाचार लाग्छ नयाँ स्टोरी धेरै खोज्यो फोनै पाएन ल त्यही थिममा त्यो त्यो भने पुरै टोटल कपी चाहिँ छैन नेपाली लोककथाको कपी पनि छ लोककथा चाहिँ चाहिँ सोझो हुन्छ ससुराली जान्छ जे भयो पनि राम्रै हो भन्नु भन्छ अनि त्यसपछि भैँसी लड्यो के गर्नु राम्रै हो खुट्टा ल के म त भिडबाट लगेँ खुट्टा भाँच्यो भने ससुराले ए राम्रै हो भन्छ धेरै नखानु भने हुन्छ आमाले ससुरालाई खाँदैन राति भोक लाग्छ अनि खोज्नु जाँदाखेरि अन्डा भेट्छ अन्डा मुख हाल्छ राति दुई मान्छेले तिमीलाई लड्छ लुटा के पो के आउँदाखेरि कालो सुनिरहेको हुन्छ ल जहिले पिलो आएछ भने निचोच्छन् अन्डाहरू के पाउँछ होइन नेपाली लोककथा हो कि एउटा फिल्म बनेर लोककथाले मात्रै चाहिँ फेरि किन चल्दैन नि त त्यो भएर किनभने सानो हिन्दी तान्नु नेपाली संस्कृति आज तान्नु छ भनेदेखि के फरक पर्छ सानो भने क्लासले म जसले नेपालमा रिलिज पनि भएन हेरा पनि नहेरेको थिएन तर टिभीमा अत्याधिक आएको फिल्म हो अनि त्यो फिल्म पर्फर्मेन्स छ त्यसलाई हामीले सुधारेर आफ्नो तर्फबाट त्यो स्क्रिप्टिङ गर्नु खोजेको हो कतिले रेस कस्तो छ पनि भनेको थियौँ हेरेर लास्ट क्लाइमेक्स होइन कतिले चाहिँ क्याङ्ग्रेज भने कतिले साधनता ससुराल भने सबैलाई आफ्नो हेर्ने हुन्छ सबै चिजलाई हामीले मिक्सअप गरायो अलराइट जे तापनि अलिकति हाम्रो अडियो क्लिपमा त्यति क्वालिटी रहेको थिएन हाम्रो त एकदमै क्वालिटी दिने प्रयास त जारी रहन्छ तर जे भए पनि हामीले यो स्वीकार गरायौं स्वयं निर्देशकलाई नै आखिर निर्देशकहरू यसरी हिन्दी चलचित्रको कपी किन गरिरहन्छन् नेपाली चलचित्रमा यो एउटा बडो अनुत्तरित विषय रहेको छ र एकदमै कन्ट्रोभर्सीको रूपमा बारम्बार आइरहने क्वेसन पनि हो यो र यही क्वारेजहरूलाई जुन यहाँहरूले दर्शकहरूले एकदम बारम्बार उठाउँदै आउनु भएको छ यो विषयलाई अब हामीले एकदम जरैसहित यसको समस्याको समाधान गर्ने पक्षमा पनि लागेका छौँ किन आखिर हिन्दी चलचित्रबाट बढ़ी प्रभावित हुन्छ र कपी गरिन्छन् नेपाली चलचित्रहरू भन्ने बडो अनुत्तरित र हामीलाई सबैभन्दा बढ़ी सोधिएको प्रश्न पनि हो र यस्ता किसिमका प्रश्न छन् जुन अनुत्तरित छन् भनेदेखि यहाँले हामीलाई अहिले उत्तर पठाउने सिलसिलामा पनि जुन हाम्रो स्टार अन रेड कार्पेटको सिलसिलामा पनि क्वेसन सोध्नु सक्नुहुन्छ त्यसको लागि बिआई टाइप गर्नुहोस् र स्पेस दिनुहोस् अनि उत्तर लेख्नुहोस् र त्यसपछि कुनै प्रश्न छ भने पनि त्यो प्रश्न यहाँले हामीलाई सोध्नुहोस् यहाँले चाहनुभएको केही छ भने त्यो कुरा हामी रेडियो अडियो मार्फत एकदम सिम्पल तरिकाले यहाँलाई जवाफ दिने अथवा त्यसको समग्र समाधान गर्ने प्रयासमा हामी लाग्नेछौँ अनि स्पेस दिएर नेम एन्ड एड्रेसका साथमा यहाँले टू थाउजन्डमा होला त्यो एकातिर छँदैछ तर अब लागौँ एकैछिन चर्चा गरौँ यो एक्सक्लुसिभ सङ अफ द विकको रूपमा कुन गीत रहेको छ आज जुन हामीले ब्रोडकास्टिङ मिडियाबाट सबैभन्दा पहिले प्रसारण गरेका हुन्छौँ र यहाँलाई इन्टरटेन गराउँदै आएका छौँ यो सौभाग्य र यो गीत संगीतको यो बाढीमा हामीले यी गीत संगीतहरू बारम्बार सुनाउन पनि पाइरहेका छौँ र अहिले एउटा चलचित्र आएको छ जुन रहेको छ शासन चलचित्र निकै चर्चामा रहेको छ शासन जसमा सम्बुजी बास्कुडाको संगीत रहेको छ भने यसको डाइरेक्सन गर्नुभएको आकाश अधिकारीले यसको अडियो रिलिज हालै पनि भएको हो र त्यसमध्येबाट एउटा एक्सक्लुसिभ सङ्ग द विकको रूपमा हामीले एउटा गीत सुनाउँदैछौँ जुन आज पनि हामीले बाबुल सुप्रियो र साधना सरगम जो लगभग नेपाली गायक गायिका जस्ता पनि भइसकेका छन् नेपाली चलचित्रको प्लेब्याक सिङ्गिङ गर्दा गर्दा त्यति राम्रो टोन उहाँहरूको पनि भइसकेको छ धेरैले मन पराउनुहुन्छ र साँच्चै भन्यो भने एकदम नेपालीले नै गाएको जस्तो भारतीय मूलका भए तापनि त्यस्तो सुनिन्छ किरण खरेलको यसमा शब्द रचना रहेको छ गीत पनि ज्यादै मिठो छ कहाँबाट आयो कहाँ जान्छ माया भन्ने गीतको बोल रहेको छ आउनुहोस् अहिलेको लागि एक्सक्लुसिभ सङ द विकको रूपमा शासन फिल्मको यही गीत सुनौ बाँच बाट आउँछ कहाँ जान्छ माया कहिले फुल्छ माया कहिले झर्छ माया दिनै दिलमा चक्रमा Jammin', slammin' and jammin'. Continuous jam. Choice. Choice. For more choice, stay tuned to Kantipur FM. Nepal investment ब्याङ्कको स्पेसल डिपोजिट खातामा एघार प्रतिशत ब्याज रे सुन्नुभयो Nepal investment bank truly Nepali bank बनाउनु तिमीमा छ विश्वास शक्ति विशाल बनाउनु छ हामी सबै नयाँ नेपाल सबैको चाहना बिर्सिने सबैको रोजाइ बिर्सिने शक्तिको एकदम पक्का स्वरूप भ्यासलिनले चौबिस घन्टा काम गर्छ प्रमाणित गर्नको लागि हामी पुग्यौँ हिमाली भेगमा हामीले स्थानीय बासिन्दालाई दियौँ भ्यासलिन टोटल मोइस्चर प्रयोग पश्चात सुन्नुहोस् सेवा डोल्माको विचार यहाँ बस्न निकै गाह्रो छ जाडोमा त्वचाका सबै जराहरू ब्लक हुन्छन् साथमा जस्तै दुधको तार तेल थरी थरीका क्रिमहरू लगाउनु पर्छ तैपनि त्वचा एकदम सुक्खा रहन्छ हिजो राति मैले भ्यासलिन टोट लगाएकी थिएँ बिहान उठेपछि मेरो त्वचा एकदमै नरम भएको पाएँ बच्चाको जस्तै भ्यासलिन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 बारेमा नराम्रा कुरा भन्ने मात्र होइन कुनै अनुत्तरित विषय छन् भनेदेखि त्यसको जरैसहित त्यसलाई उखेलेर त्यसको बारेमा उत्तर दिने अथवा त्यसको बारेमा समाधान गर्ने कुनै समस्या छन् भने यो हाम्रो प्रयास हो र यो हाम्रो महिनाभरिको क्याम्पेन पनि हो श्रोता यहाँलाई जानकारी दिउँ महिनाभरि नै अब हामी एउटा राम्रो खेदोमा लागेका छौँ यसपटकको खेदो हामीले राखेका छौँ कि विभिन्न किसिमका डिस्प्युट भइरहन्छन् कि कतिपय चलचित्रका नायक नायिका वा चलचित्रकर्मीहरू पलायन हुन्छन् अब पलायन हुन्छन् कसैले निरन्तरता दिन सक्दैनन् केही समय आएर नै गायब हुन्छन् यस्तो अवस्थामा हायर के था number one number two number three को कलाकारलाई मान्ने को हो नम्बर वान नेपालको नम्बर वान नायकको नायिकाको अथवा समग्रमा यो सिनारीलाई हामीले कसरी हायर प्रस्तुत गर्न सक्छौँ त यो एउटा बडो अनुत्तरित विषय पनि रहेको थियो नेपाली चलचित्रमा नम्बर को? अब खेदो यो रहन्छ जारी यो पौष महिनाभरि त्यसैले पुष महिनाभरि हाम्रो यो कार्यक्रमलाई सुन्दै रहनुहोला नछुटाउनुहोला भन्ने पनि आग्रह गर्दै अब लागू एक एकछिन कान्तिपुर खेतोतर्फ त्योभन्दा अगाडि फेरि पनि म यहाँलाई जानकारी दिन्छु कि समय केही बाँकी रहेको छ हामीले स्टार अन द रेड कार्पेटको रूपमा राखेका खडपात्र तथा चरित्र अभिनेता सुनिल थापासँग सम्बन्धित प्रश्न उहाँद्वारा अभिनीत पहिलो नेपाली चलचित्र कुन हो त्यो उत्तर दिँदै यहाँहरूले पनि कुनै प्रश्न बाइस्कोपमा गर्नुपर्नेछ नेपाली चलचित्रसँग सम्बन्धित भने त्यसको पनि क्वेसन राख्न सक्नुहुन्छ बीआई टाइप गर्नुहोस् मोबाइल सेटमा स्पेस दिनुहोस् अनि आन्सर टाइप गर्नुहोस् र कुनै प्रश्न छ भने त्यो पनि टाइप गर्नुहोस् र स्पेस दिएर नेम एन्ड एड्रेसका साथमा यहाँले हामीलाई टू हमीर टू ट्रिपल जिरोमा पठाउनुहोस् एनसेल एनटिसी जुनसुकै मोबाइल बोक्नु भएको छ भने पनि केही फरक पर्दैन त अब अहिलेको लागि लागौं कान्तिपुरको नेपालमा मात्र होइन बलिउड उद्योगमा पनि एउटा विषयले सधैँ जस्तो चर्चा पाउने गर्दछ को हो चलचित्र नगरीकै नम्बर वान यो महिना हामी कान्तिपुरको खेदोमा नेपाली चलचित्र उद्योगमा सधैँ जसो उठ्ने गरेको नम्बर वानको विषयलाई उठान गर्नेछौ आखिर को हो त नेपाली चलचित्रमा नम्बर वान किन आउँछ यो विषय सधैँ जसो चर्चामा नम्बर वानको विषयलाई उठान गर्दा हामी नायक र नायिकामा केन्द्रित रहने प्रयासमा छौ नेपालमा नायक वा नायिकालाई नम्बर वानको पगरी गुथाउने आफ्नै तरिका छ नम्बर वानका कुरा संसार माध्यम पछि फरक पाइन्छ कुनै संसार माध्यमले कुनै एक कलाकारलाई नम्बर वान भनिरहेका हुन्छन् त कुनैले कोहीलाई नेपालमा कुनै कलाकारलाई नम्बर वान भन्ने एउटा चलन चल्तीको तरिका छ वर्षभरिमा सबैभन्दा धेरै चलचित्रमा अभिनय गर्ने नायक र नायिका यहाँ नम्बर वान बन्न सफल हुन्छन् उसले अभिनय गरेको चलचित्र सफल होस् या असफल धेरै चलचित्र खेले ऊ नम्बर वान नायक वा नायिका भइरहेको पाइन्छ नेपालमा अहिले नायकतर्फ तीन र नायिकातर्फ दुईजना नम्बर वानको घेराभित्र रुमलिएका छन् नायक राजेश हमाल विराज भट्ट र निखिल उप्रेती अहिले नम्बर वान नायकको काउन्टाउनमा पर्ने गर्दछन् यता नायिकाको कुरा उठान गर्दा थापा द्वे रेखा थापा र झरना थापा यो काउन्टाउनमा अघि पछि देखिन्छन् तर अहिले नायक निखिल उप्रेती मुम्बई पसेकाले यो काउन्टाउनमा उनको सट्टामा नायक आर्यन सिग्देल परेका चर्चा चलचित्र बजारमा सुनिन्छ तर यी पाँच कलाकारको चर्चा चले तापनि यी नै नम्बर वान हुन् भनेर ठोकुवा गर्ने त्यस्तो आधार भने भेटिँदैन अधिकांश व्यक्तिहरू हचुवा र आफ्नो अड्कालका आधारमा यो कुरामा बोलिरहेका छन् चलचित्र बजारमा सस्तो र केही समय मात्र लोकप्रियता कमाएका कलाकारलाई नम्बर वान भन्दै पुराना र सदाबहार कलाकारलाई छायामा पार्न खोजिएको तर्क छ निर्देशक विकास आचार्यको आखिर उनको मूल्याङ्कनमा को हुन् त नेपालका नम्बर वान नायक नायिका जो सफल हो त्यही नम्बर वान हो होइन मेरो दृष्टिमा चाहिँ नायकमा भुवन केसी नेपालको नम्बर वान आएको किनभने उहाँले खेलेको अधिकांश सिनेमाहरू सफल छ र नेपालकै चलचित्रको इतिहासै हेर्ने हो भने उहाँले जति सुपरहिट हिट सिनेमा आजसम्म कसले पनि दिएको छैन त्यस कारणले मेरो विचारमा नायकमा चाहिँ भुवन केसीलाई नै म चाहिँ नेपालको नम्बर वान नायिका चाहिँ गर्दाखेरि जसकोलाई चाहिँ मान्छेले एउटा लामो समयसम्म मन पराउँछन् जसको अभिनयमा चाहिँ एउटा गहिराई छ होइन जो हरेक कुराले पूर्ण छ होइन त्यसलाई चाहिँ मानिन्छ अब नेपालको कन्टेस्टमा हेर्दाखेरि चाहिँ अब भर्साटाइल त्यति अभिनय क्षमता भएको चाहिँ नायिका नदेखे पनि आजसम्म हेर्दाखेरि चाहिँ मलाई निरुता सिंह चाहिँ नम्बर वान नै जस्तो लाग्छ मूल्याङ्कन सबैले आफ्नो तरिकाले गर्ने हो तर मूल्याङ्कन गर्दा निकटता र साथीत्वको भावनाले भन्दा पनि कामको आधारमा गर्नु जरुरी छ नेपाली चलचित्र बजारमा बिना अनुसन्धान नै नायक वा नायिकालाई एउटा न एउटा विश्लेषण झुण्डाइएको पाइन्छ जब एउटा वर्ष सकिएर अर्को वर्षको सुरुवात हुन्छ अनि शुरू हुन्छ यहाँ नम्बर वानको लड़ाई यो गहन विषयको दुरूपयोग नहोस् भन्नका लागि नै हामीले पौष महिनामा यो विषयलाई उठान गरेका हौं यो विषयलाई अझ गहन तरिकाले हामी अर्को हप्ता पनि निरन्तरता दिनेछौं अलराइट हाम्रो एउटा सानो क्याम्पेन पनि सुरुवात भएको छ श्रोता यहाँहरूले पनि त्यो पनि लेखेर पठाउन सक्नुहुन्छ अब यो सुनिसकेपछि अब नम्बर वान नायक नायिकाको खोजीमा हामी लाग्यौं को हुनुहुन्छ कुन आधारमा भन्ने बारेमा पनि यहाँहरूले हामीलाई एसएमएस होला एसएमएस भोटिङको आधारमा पनि यहाँहरूको विचारलाई हामी एकदम सर्वोपरि मान्दै हामी अवश्य पनि नम्बर वान नायक नायिका याद गर्नुहोला छान्ने प्रयासमा लाग्नेछौँ यसको लागि टाइप गर्नुहोस् फेरि वान सेकेन्ड अनि स्पेस दिनुहोस् नम्बर वान नायक वा नायिका तपाईँलाई को लाग्छ नेपालमा त्यो टाइप गर्नुहोस् हामीले एसएमएसको लागि यो भोटिङमा एउटा प्राइजको पनि व्यवस्था गरेका छौँ र त्यसै गरी स्पेस दिनुहोस् र आफ्नो नाम र ठेगानाका साथमा दुई हजारमा पठाउनुहोस् यहाँहरूको भोटिङ पनि हेरौँ एसएमएस भोटिङ कि नम्बर वान नायक नायिका यहाँहरूले कसलाई मान्नुहुन्छ नेपालमा र अब यसको समग्र जानकारी हामी महिनाभरि नै दिन्छौँ इन्ट्रेस्टिङ विषय छ यहाँ ले नै बनाएका नायक नायिकाहरू हुनुहुन्छ नम्बर वानको यो दर्जामा र अब अहिलेको पालो रहेको छ हाम्रो अर्को एउटा फिल्म रिपोर्टको यो फिल्म रिपोर्टका सन्दर्भमा अहिले भर्खरै पनि हामीलाई एसएमएसबाट जसले गर्नुभएको छ छोटो अवधिमा यहाँहरूले हामीलाई एक सय सतासीवटा एसएमएस हामीलाई पठाइसक्नु भएको छ र धेरै खुसी लागेको छ दस पन्ध्र मिनटभित्रमा यति धेरै राम्रो सहभागिता र हरिकृष्ण अधिकारीले हाकिम चोक चितवनबाट फिल्म किन पाइरेसी हुन्छ भनेर पठाउनु भएको रहेछ हरिकृष्णजी आजको विषय फिल्म रिपोर्टमा पनि यही हामीले टड्कारो रूपमा भनौँ न फलोअप गर्दै गएका छौँ र यो फलोअपको निष्कर्ष कस्तो निस्किन्छ भन्ने बारेमा पनि हामीले एक्सक्लुसिभ जानकारी पनि बाइसकोपबाटै दिएका थियौँ गत हप्ताको कार्यक्रममा हामीले जुन यो अशोक शर्मा पूर्वाञ्चलका विभिन्न ठाउँहरूमा भ्रमण गरेका कुरादेखि लिएर विभिन्न यो पाइरेसी भएका कुराहरू बाटो मुनिको फूल लगायतका अन्य विषयमा पनि हामीले जानकारी दिएका थियौँ आउनुहोस् जीकै उहाँले जुन हामीलाई यसमा केन्द्रित रहेर यो अर्को एउटा रिपोर्टिङतर्फ जाउँ जुन रहेको छ पाइरेसी काण्डको यो रिपोर्टिङ रिपोर्ट एकातिर सिङ्गो संचार माध्यम र राष्ट्रलाई यो हप्ता पारस गोली गोलीकाण्डले तताइरहँदा नेपाली चलचित्र बजारलाई भरे पाइरेसी काण्डले नमजाले गाँच्न पुग्यो र यो काण्ड समाधान अझै पनि भएको छैन यस कुमारले निर्माण गरेको चलचित्र बाटो मुनिको फूलको प्रदर्शन भइरहेको समयमा पाइरेसी भई नक्कली भिसिडी बजारमा आयो जुन भिसिडी धरानको गणेश ताकिजामा प्रदर्शन भइरहेको बाटो मुनिको फूल डिबी नम्बर सातको कपी गरिएको हो अब केही समय यही घटनाको चर्चा गरौं यो डीबी मार्फत नक्कली भिसुडी बाहिर आउनुको पछाडि दुई व्यक्ति देखिए अशरफ अली नाम गरेका डिसिएनका कर्मचारीले गणेश टाकिज अपरेटरका छोरा मिथुन रायलाई डिबी दिएको र मिथुन रायले पैसाको लोभमा परेर डिबी बिक्री गरेको पुष्टि भइसकेको छ तर यी दुईलाई प्रहरीले पक्राउ गरे तापनि डिसिएनका कर्मचारी अशरफ अली भने छुटेका छन् चलचित्र बाटो मुनिको फूलसँगै अर्को चलचित्र कसम हजुरको पनि पाइरेसी मार्फत नक्कली भिसिडी बजारमा आयो यो चलक्कली भिसिडी किरण चित्र मन्दिर झुम्काबाट बाहिर आएको प्रमाणित भइसकेको छ यी दुवै चलचित्रको प्रदर्शनको जिम्मा डिजिटल सिनेमा नेपाल डिसिएनले लिएको थियो यसकारण पनि अहिले प्रदर्शनको जिम्मा लिएको संस्थाले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै यी चलचित्रका निर्माता संचार माध्यममा आएका छन् चलचित्र बाटो मुनिका फूलका निर्माता एस कुमारले आफू चलचित्र प्रदर्शन भएको दुई तीन दिन बित्न नपाउँदै सड़कमा आएको गुनासो उक्दै भन्छन् उहाँको एग्रिमेन्ट पेपर अहिले मसँग छ एग्रिमेन्ट पेपरमा सबैमा उहाँहरू हावी भएर गराउनु भएको छ त्यो चिजले पनि खासै असर गरेको थियो तर पनि क्षतिपूर्ति परेको क्रममा निर्माताले भोलि गएर गल्ती गरेको क्रममा निर्माताबाट केही हानि नोक्सानी भएको क्रममा चाहिँ डिसिएनले फुलफिल कसरी हुन्छ प्रड्युसर निर्माताले तिर्नुपर्छ भन्ने कुरो लेखिएको छ त्यसमा तर आजको दिनमा निर्माताको डिस्ट्रिब्युसन हुनुपर्ने उनीहरूको तर्फबाट कमजोरी भएको छ तर निर्माता हामी स्वयंले केही पनि क्षतिपूर्ति पाएका छैनौँ र त्यसमा पाउनुपर्छ भन्ने मान्यताले हामी भोलिको दिनमा पीडित जति पनि निर्माताहरू हुनुहुन्छ डिस्ट्रिब्युसनमाथि हाबी हुनु होइन कि निर्माताले पनि क्षतिपूर्ति पाउनुपर्छ डिस्ट्रिब्युसनले जसरी चाहिँ त्यसमा लेखिएको छ क्षतिपूर्ति निर्माताले गर्नुपर्छ भनेर त्यही तरिकाको निर्माताले पनि भोलि दिनमा पीडित भएको खण्डमा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो र दिनमा डिसीले जुन सर्भर लागू गर्यो जहाँ सर्भर नभएको ठाउँमा टिभीबाट फिल्म लाउने क्रममा चाहिँ आजको दिनमा आएर लिक हुँदाखेरि हामीले सर्भरबाट मात्रै गरेको चाहिँ हामीले मान्यता दिन्छौँ टिभीबाट गरेको भनेर दिँदैनौँ भन्ने हाम्रो कुरो भयो तर म भन्छु ब्याङ्कमा पैसा राख्दाखेरि स्टेज मारेको पैसा मात्रै राख्ने अथवा खुल्ला पैसा नराख्ने भन्न भ्याइँदैन जस्तो लाग्छ मलाई आज चोरी हुँदाखेरि पनि पालेले गरेको हो हामी मान्छेले गरेको होइन भन्छ बैङ्कमा पैसा राख्दाखेरि हामीले पैसा राख्यौँ भने पालेले चोरेको हो हामीले त्यो गरेर बैङ्कले भन्न पाउँछ जस्तो मलाई लाग्दैन उता चलचित्र कसम हजुरको कि निर्मात्री कृषा डिसियनले आफ्ना कुराहरू नसुने चरको आन्दोलनमा उत्रने चेतावनी दिँदै भन्छन् माया जुन संस्थाबाट मैले पिक्चर लगाएको थिएँ जुन संस्थालाई मैले विश्वास गरेर चलचित्र दिएको थिएँ त्यो संस्थालाई मैले क्षतिपूर्ति माग्दाखेरि हामी जवाफदेही हुने छैनौँ भन्ने उहाँहरूको कुरा छ र यही विषयलाई मात्रै म स्पष्टीकरण खोज्न चाहन्छु तपाईँहरूले पनि मलाई सपोर्ट गरिदिनु होला यदि कुनै पसलमा तपाईँले केही सामान दिनुहुन्छ तपाईँ त्यसको डिलर हुनुहुन्छ भने आफ्नो पैसा माग्न जाँदाखेरि यो चाहिँ हरायो बाटोबाट अब म पैसा दिन सक्दिनँ कुन चाहिँ चोर हो त्यो चोरलाई गएर पक्र अनि त्यसपछि उसँग त्यो ल्याउ भन्ने न त क्यु सिस्टमसँग हो न त पर्टिकुलर कुनै डिस्ट्रिब्युटरहरूसँग हो मेरो लडाइँ मैले जुन संस्थालाई पिक्चर दिएको हो त्यो संस्थासँग हो जुन संस्थाले आफ्नो हात उठाएर बसेको छ आज भन्दैछ मलाई केही पनि थाहा छैन मेरो मतलबको कुरा होइन डिबीबाट लगायो तिमीले यदि डिसिएन सर्भर सुरु गर्नुभन्दा अगाडि नै नेपालको सम्पूर्ण हलमा डिसिएन सर्भर लागेको थियो र पनि मैले सर्भर मार्फत नचलाइकन डिबी लगेर चलाएको थियो भने हन्ड्रेड पर्सेन्ट म दोषी हुन्थेँ सातवटा आठवटा हलमा सुरु गर्दै पैँतिसवटा हलसम्म पुऱ्यायो डिसिएन सर्भरले आफ्नो सिस्टम र तपाईँहरू आफै भन्नुहोस् एउटा निर्माताले पैँतिसवटा हलमा पिक्चर लगाएर कति पैसा उठाउँछ र उसको लगानी कति हुन्छ अभियसली हामीले डिबीमा लगाउनु पर्ने हुन्छ चलचित्र त्यही सेक्योरको लागि यस चलचित्रमा मैले क्याप्सन राखेर दिएको थिएँ किरण चलचित्र मन्दिर मन्दिर झुम्का भनेर त्यो नाम शुद्ध लिकेज भएको छ यसमा त्यही प्रमाण छ हामीसँग होइन यो टिभी चाहिँ लगेर मैले डिसिजन सर्भरलाई दिएको थिएँ एउटा कम्पनीलाई दिएको थिएँ कुनै हललाई असी नब्बे लाखको फिल्मको रिस्क पनि लिन सक्दैन तर पनि एउटा कुरो के छ भने अब टिभीमा देखाउने कुरोमा त हामी डिसेन्टबाट त किन हाम्रो आफ्नै सिस्टम भएको हुनाले हामी इन्करेज गर्दै गर्दैनौँ तर अब बाध्यता के हुन्छ भने कतिपय ठाउँमा अब प्रोड्युसरको केही रकम भए पनि आउँछ त्यो ठाउँमा चले भने भन्दाखेरि त्यसको के अप्सनमा चलाउन सकिन्छ भन्दाखेरि अब विभिन्न डिभिडीबाट अथवा डिभीबाट चलाउने अप्सन नै रहन्छ अब त्यो अप्सनबाट जाँदाखेरि चाहिँ रिस्क चाहिँ एकदमै ठुलो रहन्छ तर अब यसमा हाम्रो के छ भने हामीले त्यो गलत काम गर्ने व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउने कुरो र म आफै पनि स्वयं त्यहाँ उपस्थित भएर दुई दिनदेखि त्यहाँ मान्छे समाउने छापा मार्न लाउने त्यसपछि उसलाई कानूनको दायरामा ल्याउने कामहरू त म आफै नै दुई दिन बसेर गरेरै आएको हो होइन अब हामी जाने भनेको कानुनी बाटो नै हो त्यसको त अरू कुनै उपाय नै छैन होइन अब यो एउटा एकदमै दुःखद दुर्घटना हो होइन दुर्घटना भनेको कुनै पनि बेला कहीँ पनि घट्न सक्छ यसले निर्मातालाई डेफिनेटली यसले आघात पुऱ्याएको छ अब त्यो आघात हकलाई मरमपट्टि लाउने भनेको चाहिँ कानूनले हो कानूनमा व्यवस्था छ प्रतिलिपि अधिकार ऐन दुई हजार त्रिसठीमा पाइरेटेड कुरोहरूको निम्ति कानूनी व्यवस्था छ हामीले उसलाई कानूनको करधरामा उभ्याउनु पर्छ र उसबाट क्षतिपूर्ति दिलाउनु पर्छ डिसिएन र निर्माताहरूको एक आपसमा दरो युद्ध चर्किएको छ अब यहाँ गल्ती कसको भनेर छुट्याइ हाल्न सकिने अवस्था छैन जस्तो कि अशरफ अली डिसिएनका कर्मचारी हुन् उनलाई जब एउटा एक करोड़ बराबरको चलचित्रको सम्पत्ति जिम्मा दिइन्छ भने उनले किन मिथुन रायलाई केही समय डिबी राख्न दिएर निर्माताको लगानीमाथि खेलवाड़ गर्न खोजे त तपाईँले एउटा साथीलाई दस हजार रकम सापट्टि दिनुभयो साथीले अर्को साथीलाई दियो अब अहिले तपाईँले माग्दा उसले मैले साथीलाई दिए उसैसँग माग भन्न पाउँछ या पाउँदैन डिसिएनको पाइरेसी काण्ड यही उदाहरण जस्तै घटनाको सेरोफेरोमा घुमेको छ डिसिएनले क्षतिपूर्ति नदिने बताइसकेको अवस्थामा निर्माताहरूले अब के गर्छन् त्यो हेर्न बाँकी छ यसको बारेमा थप घटना केही भएमा हामीलाई जानकारी गराउँछौ Stay tuned to Kantipur FM.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 शक्ति बिल अब डबल साथ में सेतो लुगालाई सुकिलो र रङ्गिनलाई पारने पार्ने डबल शक्ति लिएर आएको छ नयाँ शक्ति बिल Whether you're in your car, at home, or at work, you got it going on. 96.1 Kanchipur FM. Okay हो भने कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ आशा छ आजको हाम्रो प्याकेज यहाँलाई निकै नै इन्ट्रेस्टिङ लाग्यो होला र अवश्य पनि यहाँहरूले जुन नम्बर वानको लागि जुन हाम्रो सर्च छ यो अभियान जुन छ यसको लागि यहाँहरूले पनि सहयोग गर्न सक्नुहुन्छ अर्को हप्ता पनि भोटिङ गर्नुहोला आज पनि असाध्यै एसएमएस भोटिङ आएको छ यहाँहरूको र त्यो भोटिङ अनुसार नै हामी नम्बर वान नायक नायिका को हुनुहुन्छ भन्ने बारेमा यो जुन कान्तिपुरको खेदो हामीले राखेका छौँ त्यसलाई इन्टरटेन गर्नेछौँ र आजको कार्यक्रममा भने छन् छन् यो भगवान सबैको नम्बर थ्रीमा रहेको गीत चेतन सापको डान्जु आनन्दको स्वरमा चेतन सापकोटाको सङ्गीत अनि शङ्कर अधिकारी हालको शब्दमा कसले चुरो मेरो मनको टाइटल ट्र्याक रहेको थियो दिपक लिम्बु रान्जु बन्दको स्वरमा किरण खरेलको शब्द रचना अनि सुरेश सङ्गीतमा नम्बर टूमा नम्बर वानमा फेरि पनि तनमा बाटो मुनेको फुल चर्चामा सामान्यकै बाबु बोगटीको स्वर अनि यस कुमारको शब्द अनि सङ्गीतमा यो गीत नम्बर वानको केही अंश यहाँहरू समक्ष राख्दै कार्यक्रमका प्राविधिक सहयोगी साथी दिपक सापकोटा र विश्वस्त हार्दिक धन्यवाद दिँदै फिल्म रिपोर्टर विजय आवाजका साथमा म हेम सुवेदी पनि विदा चाहन्छु bye bye have a wonderful day र merry Christmas to you all र एकचोटि फेरि पनि नेपाली चलचित्र चलचित्रलाई माया गरौं यसले हाम्रो संस्कृति बोलेको हुन्छ थ्याङ्क यू भेरी मच तिम्रो त्यो मनमा मेरो पिराती हुँदिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो on Capital FM. It's 11 a.m. Capital FM 9. तयारीमा म प्रतीक्षा एकीकृत माओवादीले